हेलो नमस्कार सिडियो साहब नमस्कार सिडियो साहब गत वैशाख बाह्र गति गएको भूकम्पपछि मैले जिल्लाका विभिन्न गाविस हेरेर बुझेर आइपुगेँ होइन हेर्ने क्रममा जुन प्रशासनिक निकायबाट सामान्य क्षति भनिएका आंशिक क्षति भनिएका घरका मानिसहरू विस्थापित भएका छन् कैयौँ ठाउँमा यो गुनासो आएको छ अन्याय भयो भन्ने गुनासो छ यस सम्बन्धमा के छ जिल्ला विपद व्यवस्थापन समितिको सुझाव सुझाव भन्दा पनि कस्तो भन्दा सुरुमा हामीले एउटा हामी गाविस स्तरीय संयन्त्र बनाएर एक किसिमको विवरण सङ्कलन गऱ्यौँ र तत्कालीन त्यही बेलाको रात अनुसार चाहिँ हामी तत्कालीन संयन्त्रबाट आएको विवरणलाई पाँच हजार रुपियाँ रात पठाइदिउँ त्यसपछि सरकारले चाहिँ गरेर अस्थायी आवासको लागि भनेर चाहिँ पन्ध्र हजार रुपियाँ दिने भनेर जुन किसिमको भन्यो तत्कालीन त्यो संयन्त्र भने कस्तो थियो त भन्दा त्यसमा प्राविधिक कर्मचारी नभएको कारणले सामान्य चर्कीको लागि पूर्ण क्षति भयो भनेर आयो भन्ने कता यता कता गुनासाहरू पनि मन्त्रीसँग आइसकेपछि प्राविधिक कर्मचारीको चाहिँ एउटा टिम बनाएर मैले चाहिँ आठवटा क्लस्टरमा विभाजन जिल्लालाई गरेर आठ दिन खटाएँ मैले त्यसपछि उहाँबाट आएको जस्तो रातो बस्नै नहुने पहेँलो स्टिकर लागेको त्यसलाई चाहिँ गएर मर्मत गरेर बस्न हुने र चाहिँ गएर सामान्य चर्किएकोलाई सामान्य चर्किएको भन्ने किसिमबाट यसरी विवरण आयो त्यसपछि मैले अब तत्काललाई चाहिँ गएर अब अस्थायी आवास भनेर त्यो पन्ध्र हजार रुपियाँ दिने ऊ चाहिँ त्यसैको आधारमा दिइरहेको छ अब तपाईँको कुरा रह्यो सामान्य भनेका घरहरू पनि पछिल्ला दिनहरूमा झन् चाहिँ खेती भएर मान्छे बाहिर बस्न परेको भन्नेको कुराको तपाईँको फोकस हो तपाईँको प्रश्नको ठुलो सवाल हो अब कतिपय ठाउँमा यहाँ गुनासो पनि आएको छ र गुनासोलाई पनि मैले भोलिका दिनहरूमा अब त्यो गुनासोहरूलाई आएर प्राविधिकहरूलाई राखेर केलाएर भोलि बिहान त्यसलाई पनि सम्बोधन गराउँछु मैले जस्तो नेटा गाविसका राजनीतिक दल नै तपाईँको कार्यालयमा आएर निवेदन गरिसकेका छन् त्यो गाउँमा थुप्रै घरहरू आंशिकमा परेका तर उनीहरू बाहिर बसिराखेका छन् मैले प्रत्यक्ष देखेर आएँ त्यस्ता थुप्रै गाविसमा यस्ता गुनासाहरू छन् किनभने हिजो नढलेको घरलाई आंशिक भन्नुभयो त्यो स्वाभाविकै थियो सरकारी नजरमा तर ती घरहरू भत्किँदै गएका छन् र मानिसहरू बाहिर बसिराखेका छन् यसप्रति तत्काल ध्यान जाओस् भन्ने हामी आग्रह गर्दछौँ होइन यहाँले भने कुरा ठिक छ त्यो के छ भन्दाखेरि पराकम्पन पनि पटक पटक गइरहेको छ बर्खा छ त्यसै पनि चाहिँ त्यो हिजो हाम्रो आंशिक रूपमा भनेर आएका घरहरू जुन पहेँलो स्टिकर लागेका घरहरूमा पनि तपाईँको भोलि बिहान त्यो जारी गरेर पुनः फेरि हुनसक्छ र हामीले जनतालाई भनेका छौँ कि यदि के अरे आंशिक भनेर भएको मान्छे पनि बाहिर बस्ने पर्ने इच्छा भने कम्तीमा राज्यको तर्फबाट दिने मैले तिरपाल भए पनि मैले उपलब्ध गराउन मैले थाहा पाए अनुसार जानकारी भए अनुसार तिरपाल उपलब्ध गराएको छु र अहिलेसम्म मलाई आएको उजुरी अनुसार पनि चाहिँ गएर उजुरीमा पनि चाहिँ के छ भन्दा त्यो आएको उजुरीलाई तत्काललाई मैले चाहिँ अब यो अहिले रातो स्टिकर आएको चाहिँ पन्ध्र हजार चाहिँ ऊ म मैले गर्छु अनि त्यस त्यसपछि चाहिँ यस्तो सकिसकेपछि अनि त्यसपछि आएको उजुरीलाई पनि मैले हेरेर चाहिँ तपाईँ भोलिका दिनहरूमा मैले चाहिँ यो अहिले असारको बेला सालसम्मको बेला प्राविधिक कर्मचारी यता र उता दुईतिर हेर्न पऱ्यो भने अलिकति अप्ठ्यारो चाहिँ मलाई पनि भन्छ सबैलाई अप्ठ्यारो चाहिँ भएको छ ढिलाइ भन्छ मैले त्यसलाई महसुस गरेको छु तर यो भोलि बिहानको दिनमा पनि त्यो आएको उजुरीलाई म के केलाएर फेरि ती तत्त कामहरूमा फेरि मैले प्राविधिक टिम चाहिँ म खटाउने मैले चाहिँ उ गरिरहेको छु यसप्रति गम्भीर भइदिनु होला भन्दै अहिले यो छोटो कुराकानी बिट मार्न चाहन्छु है त हुन्छ हस् धन्यवाद म त्यसमा त्यहाँले भनेको कुरामा म एकदम गम्भीर छु हस् धन्यवाद हस् धन्यवाद